निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Thank you. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू बाघको आक्रमणबाट पश्चिम चितवनको गीतानगरमा दुईजनाको ज्यान गयो एकजना घाइते बाह्रमा एकीकृत नेकपा माओवादी जिल्ला नेताको हत्या माता तीर्थ औँसी आज आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै सुनको भाव आज फेरि पाँच सय बढ्यो पाकिस्तानी कैदी सना उल्लाहको भारतको चण्डीगढमा उपचारका क्रममा मृत्यु दुई महिनाभित्र क्षतिपूर्ति नपाए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 दक्षिणकाली सामुदायिक वनमा फेला परेको थियो हनुमन्तीलाई आक्रमण गरेको बाघ लखेटे क्रममा देवनगरका आले मगरलाई भने बिहान एघार बजेको समयमा आक्रमण गरी मारेको दक्षिणकाली सामुदायिक वनका सदस्य समेत रहेका शिव अधिकारीले बताउनुभयो सामुदायिक जङ्गलमा हनुमन्तीलाई खोज्न जाने क्रममा सोही ठाउँका तीस वर्ष विकास नेौपाने बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन् गम्भीर घाइते भएका नेौपानेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ सोही सामुदायिक वनको अजम्बरी गाडीमा रहेको बाघलाई नियन्त्रण नियन्त्रणमा लिने प्रयास जारी रहे पनि अझै सफल हुन सकिरहेको छैन बाघलाई नियन्त्रणमा लिनका लागि हात्तीको मद्दत लिएको छ बारामा गैराती एकीकृत नेकपा माओवादी जिल्ला नेताको हत्या भएको छ बारा क्षेत्र नम्बर तिनका सइन्सास तथा भोजपुरा राज्य समिति सदस्य बारा कलैया एकका राजेन्द्र मण्डलको हत्या भएको प्रहरले जनाएको छ पैँतिस वर्षीय मण्डलको घरभन्दा डेढ सय मिटर टाढा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी प्रेक्षक ठाकुर प्रसाद ग्यावालीले बताउनुभयो गम्भीर घाइते भएका मण्डलको बेरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो मण्डल मध्यमाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष पनि हुनुहुन्थ्यो घर विवादका कारण मण्डलको छिमेकीबाटै हत्या भएको नसक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि पाँचजनालाई पक्राउ गरेको छ यसैबीच धनकोटाको आँखी सल्लाह पाँचका बाह्र वर्षीय बालक मनकुमार राईको हत्या भएको छ घर नजिक रहेको कुवामा पानी भर्न गएका मनकुमारलाई छिमेकी रामकुमार राईले गैराती हत्या गरेको प्रहरीले जनाएको छ मुखमा कालो पट्टी बाँधेर कुवामा गएका राईले मनकुमारको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए खुकुरी प्रहारबाट सक्त घाइते भएका राईको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रेक्षक सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो आज माता तीर्थ औँसी आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदैछ ममताकी प्रत्येक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रूपमा आज वैशाख कृष्ण पक्ष औँसीलाई माता तीर्थ औँसी पर्वको रूपमा मनाइँदै आएको छ छोराछोरीले आज बिहान उठी नुहाएर आफ्नै आमालाई राम्रा लुगा लगाउन र मिठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिधा दानसहित भोजन गराई दिवंगत आमाको सम्झना गर्ने चलन रहेको छ आजका दिन दिवंगत आमाको सम्झनामा काठमाडौँको थानकोट नजिक माता तीर्थमा ठुलो मेला लागेको छ आमा नहुनेहरू आज बिहानै माता तीर्थमा गई स्नान गरी पूजा गर्ने चलन पनि छ आमाको महत्त्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा पनि वर्णन गरिएको छ विवादित पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरुद्धमा नेकपा माओवादी सहितका तेत्तिस दलले राष्ट्रपति कार्यालयसित निवासमा घेराउ गर्ने भएका छन् तेत्तिस दलले दिउँसो तीन बजे लैन्चर खानी विभागबाट जुलुसहित चार बजे राष्ट्रपति कार्यालय पुगेर घेराउ गर्ने कार्यक्रम तय गरेका छन् यसैबीच विद्यार्थी सङ्गठनले भने बिहान आठ बजेदेखि नौ बजेसम्म सरकारी क्याम्पस अगाडि चक्काजाम गरेका थिए नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले समलिङ्गी तेस्रो लिङ्गीहरूलाई पार्टीमा उचित स्थान दिन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ आज निलहिरा समाजका प्रतिनिधिसँगको भेटमा देउवाले निर्वाचन ऐनमा समेत समलिङ्गी तेस्रो लिङ्गीको व्यवस्था प्रष्ट रूपमा उल्लेख गर्न पहल गर्ने बताउनुभयो समाजका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले अबको संविधान सभा चुनावमा समलिङ्गी तेस्रो लिङ्गीको प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन नै व्यवस्था गर्न पहल गरिदिन आग्रह गर्नुभयो आज बैसठौँ कानुन दिवस न्यायपालिका स्वतन्त्र भएको दिनको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ दुई हजार सात सालको क्रान्तिपछि कार्यपालिकाबाट न्यायपालिका स्वतन्त्र बनाइएको थियो अदालत र कानुन स्वतन्त्र नभएसम्म मानवाधिकारको सम्मान हुन नसक्नेमा जोड दिँदै हरेक वर्ष आजको दिन कानुन दिवस मनाउने गरिएको छ कानून दिवसको अवसरमा नेपाल बार एसोसिएसन लगायतका विभिन्न कानूनसँग सरकार राख्ने सङ्घ सङ्गठनले आज अन्तर्क्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेका छन् सुनको भाव आज फेरि पाँच सय रुपियाँ बढेको छ बुधबार पाँच सय घटेर तोलामा एकाउन्न हजार आठ सय रुपियाँ झरेको सुनको भाव आज बढेर बाहन्न हजार तिन सय रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाव बढेकाले नेपाली बजारमा पनि भाव बढेको महासङ्घले जनाएको छ चाँदीको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 टाउकोमा गम्भीर चोट लागेको थियो पाकिस्तानको सियालकोट निवासी हक सत्र वर्ष पहिले भारतमा गिरफ्तारीमा परेका थिए उनीमाथि हत्यासहितका आठवटा आरोप लगाइएको छ जसमा दुई मुद्दामाथि आजीवन कारावासको सजाय सुनाइसकेको थियो उता हाइटिकका हैजा पीडितले दुई महिनाभित्र क्षतिपूर्ति नपाए संयुक्त राष्ट्र सङ्घ विरुद्ध कानुनी लडाईँमा उत्रने चेतावनी दिएका छन् उनीहरूले अर्बौं डलर क्षतिपूर्तिको माग गरेका छन् शान्ति स्थापनाका लागि खटेका राष्ट्रसङ्घीय सैनिकहरूले पानी प्रदूषित गराएकाले हैजा फैलेको भन्दै उनीहरूले क्षतिपूर्तिको माग गरेका हुन् हैजामा परि आठ हजार मानिसको ज्यान गएको थियो भने संयौँ बिरामी भएका थिए राष्ट्रसङ्घका हैजा विशेषज्ञले पनि पीडितले न्याय नपाएको कुरा सत्य भएको बताएका छन् एउटा खेल समाचार एएफसी प्रेसिडेन्ट कप फुटबल अन्तर्गत नेपालको लिग विजेता थ्री स्टारले आज मङ्गोलियाको इर्चिम क्लबसँग प्रतिस्पर्धा गर्दैछ खेल साँझ सभा छ बजे दस र रङ्गशालामा हुनेछ अघिल्लो खेलमा बराबरीमा रोकिएकाले फाइनल प्रवेशका लागि शीर्ष दुई भित्र रहन थ्री स्टारलाई आजको खेल जित्नै पर्ने दबाव छ समूह एमा रहेका चारवटै टोली बराबरमा रोकिएकाले सबैको समान एक अङ्क छ त्यसैले आजको खेल नजितेमा फाइनल पुग्ने सम्भावना कम हुनेछ थ्री स्टार यस अघिको खेलमा बङ्गलादेशको अफगानी क्लबसँग एक एक गोलको बराबरीमा रोकिएको थियो त्यसै गरी मङ्गोलियाको इर्चिम क्लबले पनि चाइनिज ताइपेको ताइवान पावर कम्पनीसँग गोलरहित बराबरी खेलेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक बाको आक्रमणबाट पश्चिम चितवनको गीतानगरमा दुईजनाको ज्यान गयो एकजना घाइते बाह्रमा एकीकृत नेकपा माओवादी जिल्ला नेताको हत्या माता तीर्थ औँसी आज आमाको हेर्ने पर्वको रूपमा मनाइँदै सुनको भाउ आज फेरि पाँच सय बढ्यो पाकिस्तानी कैदी सनाउल्लाह हक भारतको चण्डीगढमा उपचारका क्रममा मृत्यु दुई महिनाभित्र क्षतिपूर्ति नपाए राष्ट्रसङ्घ विरुद्ध उत्रने हाइटीका हैजा पीडितको चेतावनी र एएफसी प्रेसिडेन्ट कप फुटबलमा थ्री स्टारले आज मङ्गोलियाको इर्चिम क्लबसँग प्रतिस्पर्धा गर्दै सबैका लागि सधैँका लागि रेडियर्फोनसँगै इन्टरनेटमा डब्लु डब्लु डब्लु डट रेडियर्फोन डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको